उहाँ हुनुहुन्थ्यो गोपाल सुनार गुल्मीको पिपलदारा छ जुम्लादी गाउँ जहाँ पुरै दलित बस्ती छ र यहाँको दलित बस्तीको मुहारै फेरिएको छ आर्थिक सामाजिक राजनैतिक हरेक दृष्टिकोणले मुहारै फेरिएको छ र यहाँको तारिफ यी दलित अगुवाहरूले मात्रै गर्दैनन् यहाँका गैर दलितहरू ब्राह्मण क्षेत्रीहरूले पनि यिनीहरूको जुन एकाएक यिनीहरूको सभ्यता शिक्षामा आएको परिवर्तन सरसफाइमा आएको परिवर्तन एउटा उदाहरणीय बन्यो भनेर जोड गरेर हामी यहाँहरूको यो सफलताको कथा यो परिवर्तनको कथा लिन हामी यति बेला यसै जुम्लादी गाउँमा छौँ र यहाँको यो परिवर्तनले अन्य गाउँका दलित बस्तीहरूलाई एउटा शिक्षा दिएको छ जब यहाँ यति परिवर्तन आयो यो परिवर्तन देखिसकेपछि स्थानीय गैर दलितहरूमा छुवाछुत विभेद जस्ता अलिक घृणा गरेर हेर्ने दृष्टिकोण छैन हातेमालो गर्ने काम सुरु भएको छ यहीको देखासेकी गरेर विशेष गरेर दलित भित्रको एउटा असभ्यता सरसफाई नहुने कुराहरू खाने कुराहरू सांस्कृतिक पक्षहरूले पनि पक्कै पनि अलिकति हेको दृष्टिकोणले हेर्ने विकास भएको थियो हिजो र यसलाई चेन्ज गर्नका लागि यहाँहरूले जुन प्रयत्न गर्नुभएको छ यसैलाई यही देखोसीको सबैले गरौँ र सबै हरेक कुरामा एउटा जाति हिसाबले मात्र नभएर व्यक्तिगत रूपमा एउटा मानिस कसरी हिँड्नु पर्ने हो त्यस हिसाबले पनि अगाडि बढ्न सके यो परिवर्तन यो समानता आउँछ भन्ने खालको उदाहरण दिने पिपलधारा गाविस वडा नम्बर छ जुम्लादी गाउँका दलित अगुवार र यहाँका युवाहरूलाई विशेष धन्यवाद दिँदै यही दिन देखासिकी सबैले गर्न हामी अनुरोध गर्दछौ धन्यवाद यहाँलाई पनि तपाईँहरू पनि यहाँसम्म आएर तपाईँको एउटा ओजेलो खबरको माध्यमबाट यो पिपल धाराको तपाईँको एउटा दलित बस्तीमा आएर यहाँको दलितको अवस्थाको बारेमा जे जसरी तपाईँ कुराहरू उठान गरिदिनु भयो यसले यो पिपल पिपलधाराको वार्ड नम्बर छमा रहेका दलित मात्रै नभएर तपाईँको समग्र तपाईँको देशभित्रै रहेका सम्पूर्ण दलितहरूको अवस्था पनि आखिरी समाजका युवाहरूले चाहिँ एक खालको अगुवा भूमिका निर्वाह गर्न सक्यो भने हरेक कुराहरूलाई चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुराहरूलाई म भन्न चाहन्छु हस् धन्यवाद हस् अब प्रस्तुत गरिँदैछ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो जसरी हिजो तिमीलाई तिम्रो आफन्तले होइन मस मबाट जसरी टाढा बनाउने नियतले नै तिमीलाई जसरी मबाट खोसेर यहाँसम्म पुऱ्याए त्यतिखेरको क्षण तिमीले कस्तो महसुस गरेको थियो होला त्यतिखेर म छुटेर आउँछु यिनीहरूसँगबाट भन्ने म मलाई आफूलाई ढुक्क थियो कि कुनै समय दलित जातिहरू मानिसको दर्जामा समेत नगनिने हाम्रो रूढिवादी समाजमा यति बेला एकपछि अर्को हुँदै दलित र गैर दलित बीच माया प्रेम झाँगिँदै गएको छ र विवाहमा परिणत भएको छ र जुन अवरोध विभिन्न खालका चुनौतीहरूलाई चिर्दै आफूहरू माया प्रेम गरेर घरवास चलाइरहेका छन् र यही क्रममा यहाँ एकजना जोडी यसै हप्ता माया प्रेममा गाँसिएर वैवाहिक सम्बन्ध समेत आफू खुसी स्थापित गरेका छन् र यिनै जोडीहरूसँग म कुराकानी गर्न गइरहेको छु आजको जीवनको गोरेटोमा तपाईँको नाम चाहिँ के पर्यो मेरो नाम सुरज विश्वकर्मा घर चाहिँ घर चाहिँ कुलमी अस्ति वार्ड नम्बर दुई वडा नम्बर दुई हजुर र तपाईँले कहिले कोसँग विवाह गर्नुभयो मैले दुई हजार सत्तरी साल आठ पैटा तिस गते बिहान गुल्मी जिल्ला हस्तिचर गाविस वार्ड नम्बर चार नै बस्ने सम्झना खत्रीसँग मेरो बिहे भएको कहाँ गएर गर्नुभयो म बुटोल खैरेनी त्यो मन्दिरको नाम ताइकिङ भएन मलाई बुटोलबाट गएको नयाँ जीवनको सुरुवात गर्नुभयो अनि तपाईँले कस्तो लागिरहेछ मलाई त खुसी लागिरहेछ आफूले भनेको आफूले रोजेको मान्छे पाइरहेछु मलाई त एकदम खुसी लागिरहेछ खुसी लागिरहेको छ हजुर तपाईँलाई त विवाहको तिन दिनपछि भगाउनु भयो अथवा तपाईँको सम्बन्ध छुटाउनु भयो भन्ने कुरा खबर आएको थियो के हो त्यो हो जुन म अहिले विवाह गरेर त्यो घर गएँ नि त्यो घर चाहिँ मेरो रिलेटिभ आउनु आउनुभएको थियो मलाई उ गर्नको लागि तल बाटोसम्म हिँड अनि फेरि त्यहाँ के व्यवहारिक कुराहरू गर्नु छ त्यो कुरा गरिसकेपछि त त्यही बाटोबाट नि फर्किलिस् तिन तिन कुराहरू गर्नु छ भनेर मलाई तल लग्नु भयो अनि तल लगिसकेपछि त्यहाँ मलाई प्रहार गर्नु लाग्यो ढुङ्गा मुढा अनि फेरि झापड पनि खाएँ मैले बाबाको अब बाबा त अब शिक्षित मान्छे हुनुहुन्छ त्यति एजुकेटेड एजुकेटेड मान्छे भएर पनि अब बाबाले मलाई यस्तो गर्नुहुन्छ मैले अन्तर्जातीय विवाह गरेपछि मलाई यस्तो गर्नुहुन्छ बाबाले भन्ने मैले सोच्दै सोचेको थिएन बाबाले त पुरा जातपात केही हुँदैन भनेर भन्नुहुन्थ्यो पहिला भाषण मात्रै रहेछ बाबाको तर मानिसको बोलाइ र व्यवहारमा कति अन्तर पाउनुभयो तपाईँले अहिले पछि आएर धेरै फरक पाएँ मान्छे मुखमा राम राम बगलीमा छुरा त्यही हो मैले सुरजी भर्खरै संविधान सभा चुनाव सम्पन्न भएको छ त्यति बेला दलित बस्तीमा धेरै गैर दलित शिक्षक नेताहरू पनि त दलित बस्तीमा जातिवादी केही होइन भनेर आउनु भएको थियो होला नि के पाउनुभयो तपाईँले गत चुनाव र अहिलेमा वास्तवमै त्यो धेरै नेताहरूले नै भन्ने गर्नुहुन्थ्यो धेरै नेताहरू त्यस्तो धेरै नेताहरू पनि आउनु भएको यस्तो हुन्न यस्तो हुन्न जातीय विरुद्ध हामी लाग्नुपर्छ भन्नुहुन्थ्यो मलाई पनि लाग्छ आज म आफैले पर्दा चाहिँ त्यो एकदमै बोली मात्र रहेछ त्यो व्यवहारमा लागु हुने रहेनछ जस्तो लाग्छ मलाई सबलाई के उसको आत्माको यसो छोइन्छ भन्छौ सबको मुटुमा ईश्वरले बास गरेको हुन्छ आफै छोइन्छ भन्छौ मानवलाई के उसको आत्मा और छوين સજ જહ દેદબાબ ગુ સજ જનાય હું સત્યા એસુર પાઉની કે આસ ઘર સો अनि तपाईँ जब विवाह गर्नुभयो तपाईँलाई एकपछि अर्को हुँदै चुनौती थपिँदै गएका छन् तपाईँहरू हिजो तपाईँको आफ्नो श्रीमती बनिसक्नु कि सम्झनालाई खोसेर पनि लगियो त्यो क्षण तपाईँलाई कस्तो महसुस भएको थियो वास्तवमै भन्ने भने त त्यो क्षणलाई सम्झने भने त सायद मैले अहिले पनि कल्पना पनि गर्न सक्दिनँ सायद त्यो क्षण उसलाई मबाट टाढा बनाउन खोज्दाको क्षणलाई कल्पना गर्ने भने त सायद मैले जीवनमा अहिलेसम्म चाहिँ पनि त्यस्तो क्षण मैले भोगेको पनि थिएन र जो कसैले पनि त्यो क्षण भोग्दिनँ होला जस्तो लाग्छ सायद त्यति बेला मैले मेरो सोच्न शक्ति नै हुने हुँदैन थियो भने सायद म त्यो अवस्थामा सायद कि त अरूको ज्यानै लिन्थ्यो होला सायद मेरो ज्यानै जान्थ्यो होला त्यो विशेष गरेर यस ओजेलका खबर युवा युवतीहरूको माया प्रेमको चौतारी पनि बन्दै गएको छ र हामीलाई झट्ट तपाईँहरू खोसिएको एकअर्काबाट खोसिएको सन्दर्भमा हामीलाई झट्ट याद आयो आजभन्दा एक वर्ष अघि यसै गुल्मी अमरपुर गाविसमा दुर्गा पोखरेल र विष्णु नेपाली बीच प्रेम सम्बन्ध भएर उहाँलाई चारचोटि फर्काइयो परिवारबाट खोसियो त्यति बेला ती दुर्गा पोखरेलले भन्नुहुन्थ्यो मलाई जातपातको मतलब छैन उनी गरिब भए पनि म मागेर खाउँला म चाहिँ निमेक मजदुरी गरेर खाउँला चाहे बाटैमा त्यत्तिकै भोकै बसाउँला र पनि म यो सम्बन्धबाट उहाँबाट टाढिन चाहँदैन भन्नुहुन्थ्यो त्यत्तिकै उहाँलाई विश्वास दिलाउन सक्ने अवस्था छ कि छैन सम्झनाजी एकदम छ ल भन्नुहोस् के के भन्न चाहनुहुन्छ मैले उसँग अरू हेरेर मैले उसँग बिहे गरेको होइन हाम्रो पहिले दुई वर्षदेखि नै हाम्रो यस्तो सम्बन्ध थियो त्यही नै हो भन्ने त अब त्यसै हस्तिचोर गाविस तपाईँहरू एउटै गाउँको मान्छे विशेष गरेर तपाईँहरू अलि केही सम्पन्न परिवार तपाईँहरू कहाँ उहाँका बुवा आमा लगायतका मान्छेहरू निमेक मजदुरी गर्न आउँथ्यो होला अब भोलिका दिनमा तपाईँ फेरि त्यसरी नै त्यही समुदायमा निमेक गर्न जानु पर्ला दुःख पर्ला त्यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ सक्छु म गरेर खान सक्छु त्यस्तो अवस्था आइलागे पनि म सक्छु गर्न सक्छु <laughs> तपाईँ जब विवाह गरेर उहाँसँग जानुभयो तैँले अरूलाई पनि सिकाइस् दलितहरूसँग चाहिँ विवाह गर्न भन्नुहुन्थ्यो अरे के तपाईँले सिकाएकै हो त अब त्यस्तो हामीबाटै हो समाज परिवर्तन हुने अनि अब सिकायो भने अब सिकाएँ नै भन्नु पऱ्यो मैले समाज परिवर्तन त अब हामीले यस्तो गरेपछि समाज परिवर्तन हुँदै जान्छ म त्यसमा एकदम ढुक्क छु अब यस्तो हुँदै जान्छ तपाईँले भोलिका दिनमा उहाँका इच्छा आकाङ्क्षाहरू तपाईँलाई जे सम्झेर आउनु भएको छ एकदमै ठुलो चुनौती मोलेर तपाईँसँग विवाह गर्दै हुनुहुन्छ सुरजी उहाँलाई कसरी राख्छु भन्ने लाग्छ मेरो प्राण रहन्जेलसम्म मैले एकसा खाना नखाएर भए पनि उसको लागि मैले जेसुकै गर्न पनि तयार छु अनि तपाईँलाई बाई द वे फेरि पनि छुट्याएर लगियो भने तपाईँ के गर्नुहुन्छ तपाईँलाई भूमिगत बनाइएला सम्पर्क विहीन पारिएला त्यो अवस्थामा तपाईँ के गर्नु होला उहाँसँग कसरी सम्पर्कमा आउनु होला अब त्यो भन्ने कुरा म सोच्न पनि सक्दैन अब त म अब तिनीहरू त्योहरू लिन आए पनि म जानेवाला छैन मेरो यो लास्ट डिसिजन हो अब जे भए भए मैले अब आफ्नो जीवनसाथी रोजिसकेँ अब मलाई अब कसैले उ गर्नु म यही उसबाटै वार्निङ दिन चाहन्छु अब मेरो लागि कसैले उ गर्नु पर्दैन मैले आफ्नो जीवनसाथी रोजिसकेँ अब मलाई कसैले छुट्याउने कोसिस नगरी हुन्छ त्यही हो मेरो भन्नु सक्दैन सकते ना